रोजगारीको खोजीमा विदेशिनेमा पछिल्लो समयमा महिलाहरूको संख्या पनि ठूलो छ तर ती वैदेशिक रोजगारीमा गएका महिलाहरूले जानुपूर्व ख्याल गर्नुपर्ने कुरामा ध्यान नदिई आफन्त र साथीहरूको हल्लाको भरमा वैदेशिक रोजगारीमा जाँदा धेरै समस्या भोग्ने गरेका छन् वैदेशिक रोजगारीमा जाँदा आफन्तहरूले नै ठग्ने गरेको र भनेको काम नपाएको वैदेशिक रोजगारबाट फर्केका महिलाहरूले बताउने गरेका छन् वैदेशिक रोजगारीमा जाने अधिकांश महिलाहरू नेपालको बाटोबाट नभइकन भारतको बाटो भएर जाने गरेका छन् चितवन पदमपुर एकी ईश्वरी खनालाई वैदेशिक रोजगारीमा धेरै दुःख र कष्ट भोगे पनि एघार महिना कुवेत बसेर आउँदा एक रुपियाँ पनि ल्याउन नसकेपछि विदेश जाँदा नेपालकै बाटो भएर श्रम इजाजत लिएर जानुपर्ने रहेछ भन्ने लागेको छ विदेश जाँदाखेरि चाहिँ हामीले इन्डियाको बाटो भएर जानु हुँदो रहेनछ नेपालबाटै आफ्नै श्रम मन्त्रालयबाट निर्देशन पाएर मात्रै जानु पर्दो रहेछ अनि हामीले कतिपय कुराहरू बुझेर जानेर मात्रै जानु पर्दो रहेछ सिप सिकेर बुझेर मात्रै जानु पर्दो रहेछ त्यतिकै हिँड्नु हुँदो रहेछ आएको घरमा दलालीको घरमा हिँड्नु हुँदो रहेछ ईश्वरी खनालको जस्तो अनुभव छ पदमपुर पाँचकी सुनिता नेउपानेको पनि श्रम मन्त्रालयको गरेर स्वीकृति गरेर जानु पर्ने रहेछ जस्तो अब इन्डियाबाट गयो भने भोलि हामीलाई विदेशमा गएर अब त्यही केही घटना घट्यो भने पनि हाम्रो घर परिवारले न हामीले जो पाउने क्षतिपूर्ति नपाइँदो रहेछ हाम्रो लास पनि अब जो विदेशमा बित्नु भयो अर्को लास पनि त्यो अब कसको हो के हो भन्ने कुरा नि थाहा नहुँदो रहेछ त्यही भएर हामी दिदीबहिनी जो विदेश गए पनि हामी नेपालबाटै श्रम मन्त्रालयकोबाटै जानु पर्ने रहेछ विदेश जानु पूर्व देशको कानुनी अवस्था भाषा रोजगारीको ग्यारेन्टी जाने संस्था व्यक्तिको बारेमा प्रशस्त जानकारी लिन नसक्दा वैदेशिक रोजगारीमा गएका महिलाहरू समस्यामा पर्ने गरेका छन् यसै त गैर कानुनी बाटो त्यसमाथि पनि भाषा तथा शिवको अभाव अनि अधिकांश महिलाहरू यौन शोषणको मारमा पर्ने गरेका छन् वैदेशिक रोजगारीमा जाँदा शिवमूलक तालिम भाषा सिकेर अनि आफ्ना प्रमाणहरू आफैसँग राखेर जानुपर्ने वैदेशिक रोजगारीबाट फर्किएकी पदमपुर एकी शोभा अधिकारीको भनाइ छ अब विदेश जाँदा पहिला प्रथम त अब सिप सिकेर भाषा सिकेर नै जान राम्रो हुँदो रहेछ होइन अब त्यति गरेर गइसकेपछि पनि आफ्नो सबै विदेश जानको लागि तयार पारेको कागजातहरूको फोटोकपी घरमा राखेर अब एउटा आमा बुवा या कसैलाई जिम्मा लगाएर जान पर्ने रहेछ वैदेशिक रोजगारीमा दलालीहरूले राम्रो काम लगाइदिने भन्दै दलालहरूले मोटो रकम लिने गरेका छन् मोटो रकम तिरेर विदेश गएका महिलाहरू काम नपाएर वा अन्य कारणबाट फर्केको अवस्थामा सो रकम फिर्ता नहुने गरेको छ यस्तो ठगीबाट बच्नको लागि आफूले बुझाएको रकमको कागजी प्रमाण आफूसँगै राख्नुपर्ने रोजगारबाट फर्किएकी पदमपुर भक्तपुर एकै मेनका न्यौपानेको बुझाइ छ कुनै प्रमाण बिना सरकारी निकाय भन्दा बाहिर रहेर जानु हुँदो रहन्छ जाँदाखेरि आफूले सरमा पैसा बुझाउँदाखेरि त्यो पैसा आफूले बुझाएको बुझाएको पैसाको चाहिँ लिखित प्रमाण सबै कुरोको लिखित प्रमाण चाहिँदो रहेछ त्यति भएपछि आफू जुन कुनै दलालको फन्दामा परियो भने पनि सम्बन्धित निकायद्वारा आफू चाहिँ दबाबमा पर्नु पर्दो रहन्छ वैदेशिक रोजगारीको लागि विदेशिनु रहर नभई महिलाहरूको बाध्यता हो यही बाध्यतालाई आफ्नो स्वार्थमा प्रयोग गर्ने ठग दलालहरूको फन्दामा परि समस्या भोग्ने गरेका छन् महिलाहरूले आफ्नो बालबच्चा छाडेर उनीहरूको उज्यालो भविष्यको लागि वैदेशिक रोजगारीमा जाने महिलाहरूले श्रम इजाजत लिएर आफू कानुनी र शिवको हिसाबले बलियो भएर जान आवश्यक छ